किन नबढोस् हामी सदैव तडपिन थाल्छौँ आफ्नो मान्छेको यादमा कहिलेकाहीँ सोध्छौँ यदि यो भौगोलिक दूरी पनि नभइदिएको भए कहिलेकाहीँ सोध्छौँ यदि यो समयको यो दूरी मात्र भए पनि नभइदिएको भए आफ्नो मान्छेको साथमा हामी कति खुसी हुन्थ्यौँ होला हो त्यसबेला हामी खोज्छौँ एउटा माध्यम एउटा माध्यम जसले हाम्रो मुटुको कुरा आफ्नो मान्छेको मुटुसम्म पुर्याउन सकोस् एउटा माध्यम जसले मायाका ती अनगिन्ती कुराहरू मायाका ती आभासहरू तपाईँको आफ्नो मान्छेको मुटुसम्म पुर्याउन सकोस् तिनै आभासहरूलाई तपाईँको आफ्नो मान्छेको मुटुसम्म पुर्याउने माध्यम बन्नको लागि आज पनि आइसकेको छ कार्यक्रम मुटुदेखि मुटुसम्म अनि मुटुदेखि मुटुसम्मको साथमा आइसकेको छु म तपाईँकै मनभित्रको साथी चन्द्र कार्यक्रम मुटुदेखि मुटुसम्ममा आज पनि तपाईँको माझमा तपाईँका सन्देशहरू तपाईँका आफन्तका मुटुका आभासहरू तपाईँको मनमा उम्लिएका मायाका तरङ्गहरू तपाईँको आफ्नो मान्छेसम्म पुर्याउने चेष्टाका साथमा आइसकेको छु म तपाईँकै मनभित्रको साथी चन्द्र तपाईँ पनि यो अध्यारो रातमा आफ्नो मान्छेलाई सम्झिरहनु भएको छ आफ्नो मान्छेको यादमा डुबिरहनु भएको छ भने हामीलाई एसएमएस गर्न सक्नुहुन्छ त्यसै गरी तपाईँ हामीलाई कमेन्ट पनि गर्न सक्नुहुन्छ W W W dot Facebook dot com slash radio server पेजमा हामी कमेन्टका लागि भने पोस्ट एकैछिनमा गर्नेछौँ तपाईँका एसएमएसहरू आउन सुरु गरिसकेका छन् म पहिलो एसएमएस लिन चाहन्छु यतिखेर एसएमएस गर्नु भएको छ लेख्नु भएको छ हेलो दादा म माया माया छबाट तिमी नै मेरो मुटुको धड्कन तिमी नै मेरो सपना तिमी नै मेरो आशाको दियो तिमी नै मेरो कल्पना ओके भाइ दादा भन्नुभएको छ थ्याङ्क सो मच सायद तपाईँको आफ्नो मान्छेको लागि थियो होला त्यसै गरी अर्को एसएमएस गर्नुभएको छ दादा म मा माया छबाट लेख्नु भएको छ उहाँले नै आहा सुनसान रातमा कलम छ हातमा चिट्ठी लेख्न खोज्दैछु तिम्रो यादमा सबिनालाई मिस यु भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि तपाईँ पनि एसएमएस गर्न सक्नुहुन्छ मोबाइलको म्यासेज बक्समा गएर यच आरएस एक स्पेस तपाईँको मुटुदेखि मुटुसम्मको सर्ट फर्म यम यम र फेरि एउटा खाली ठाउँ छोडेर तपाईँको नाम ठेगाना र सन्देश लेखेर चार चार दुई दुईमा म्यासेज गर्न सक्नुहुन्छ तपाईँको मुटुमा तपाईँको आफ्नो मान्छेप्रति कुनै भावनाहरू छन् आभासहरू छन् भने तपाईँले तुरुन्त हामीलाई एसएमएस गर्न सक्नुहुन्छ एसएमएस गर्नका लागि पुनः एकपटक तरिका भन्न चाहन्छु मोबाइलको म्यासेज बक्समा गएर एचआरएस स्पेस यमयम स्पेस तपाईँको नाम ठेगाना र सन्देश लेखेर चार चार दुई दुईमा म्यासेज गर्न सक्नुहुन्छ तपाईँ भने म्यासेज गर्दै गर्नुहोला अहिलेको लागि भने एउटा सुमधुर साङ्गीतिक आवाज तपाईँको लागि मेरे लिए जीना सिर्फ मेरे हमारी अपनी कभी न टूटे सांसों का ये बंधन अब कभी न छूटे मिले हमको हम या खुशी चाहे कुछ भी हो अपना मगर इतना रखना ख्याल जीना सिर्फ मेरे लिए जीना सिर्फ कसम से जीना सिर्फ मेरे लिए जीना सिर्फ मेरे लिए सिर्फ मेरे लिए जीना सिर्फ मेरे लिए जिना सिर्फ मेरे लिए तपाईँ सुन्दै हुनुहुन्छ रेडियो सर्भर बयानब्बे दशमलव पाँच मेगाहर्ज र W W W dot radio server dot com dot एनपीबाट संसारभर कार्यक्रम मुटुदेखि मुटुसम्म मुटुदेखि मुठुसम्मको यो बसाइमा छु म तपाईँकै मनभित्रको साथी चन्द्र आज पनि तपाईँका मुटुका कुराहरू तपाईँको आफ्नो मान्छेसम्म पुर्याउने अपेक्षाहरूका साथमा म उपस्थित भइसकेको छु र यतिखेर केही साथीहरूले गुनासो गरिरहनु भएको रहेछ मैले गुनासो अनुसार नै एसएमएस साइट पनि चेक गरेँ साँच्चै नै अलिकति एसएमएसमा प्रब्लम भएको कि जस्तो लाग्यो भर्खरै मैले पढेको एसएमएस पनि छ बजी नै आइसकेको एसएमएस रहेछ त्योभन्दा यता एसएमएसहरू आउन सकेको छैन अहिले पनि धेरै साथीहरूले भन्नु भएको छ मैले एसएमएस गरेको छु तर किन एसएमएस आएको छैन कि के हो भन्नु भएको छ अवश्य पनि तपाईँ चाहिँ ट्राई गर्दै गर्नुहोला तर साँच्चै नै एसएमएस चाहिँ आएको छैन रहेछ किन हो अलिकता समस्या हो कि सर्भरमा म चेक पनि गर्दैछु रिपोर्टहरू पनि आएको छैन मैले यो जे होस् यो सकेसम्म मिलाउने कोसिस गरिरहेको छु तपाईँ एसएमएस गर्न सक्नुहुन्छ साथीहरूको एसएमएस कहाँ के भयो म पनि कन्फ्युजनमा छु फेसबुकमा कमेन्ट गर्न सक्नुहुन्छ मैले पोस्ट गरिसकेको छु W W W dot Facebook dot com slash radio server पेजमा गएर हामीलाई तपाईँले कमेन्ट गर्न सक्नुहुन्छ तपाईँका सन्देशहरू भर्खरै पोस्ट गरेको छु तपाईँको कमेन्टहरू पनि आउँदै होलान् म तपाईँको कमेन्टको पनि अपेक्षामा गर्दछु जब जब रातहरू पर्दै जान्छन् साँच्चै नै हामीलाई धेरै आफ्नो मान्छेको याद आउँछ आफ्नो मान्छेसँगै हुन पाए कस्तो हुन्थ्यो होला जस्तो लाग्छ मायामा पर्ने हरेक मान्छेहरूलाई यस्तो लाग्नु स्वाभाविक पनि हो कहिलेकाहीँ जो मायामा परेको हुँदैन उसलाई यस्ता कुराहरू साँच्चै नै वायद नै लाग्छन् र वास्तविक रूपमा बाहिरबाट हेर्दाखेरि हामी माया गर्ने मान्छे र माया नगर्ने मान्छेले माया नगर्ने मान्छेले माया गर्ने मान्छेको व्यवहार देख्दाखेरि साँच्चै नै किन पागल भएका होलान् मान्छेहरू जस्तो हामी आभास गर्छौँ तर वास्तविकता यही हो जब हामी मायामा पर्छौँ जब कसैको यादमा बाँच्छौँ कसैको सम्झनामा तडपन्छौँ तब त्यो बेला हामी जति पीडामा अरू कोही पनि हुँदैनौँ र हामी यति धेरै माया गरिरहेका हुन्छौँ उक्त मान्छेलाई हाम्रो मुटुलाई कि हामी के गरिरहेका छौँ हामी आफैले पनि थाहा हुँदैन आफ्नो मान्छेको सदैव साथमा रहौँ आफ्नो मान्छेसँग सदैव खुसी रहौँ यो अपेक्षा हामी सदैव गरिरहन्छौँ तपाईँ माया गर्ने साथीहरूलाई अवश्य पनि थाहा होला मैले भनिरहनु नपर्ला किन भन्दा तपाईँलाई थाहा छ माया गर्न कति गाह्रो छ माया गर्न जति गाह्रो छ माया जोगाइराख्न मायाको हाम्रो सम्बन्धलाई टिकाइराख्न त्यति नै गाह्रो छ मायामा ससाना कुराहरूले एकदमै ठुलो भूमिका खेल्छ जुन हामीले समयमा निर्णय लिएर समयमा अगाडि बढ्न सकेनौँ भने सानो कुराले पनि हाम्रो प्रेम टुट्न सक्छ हाम्रो प्रेम छोड्न सक्छ यो मायाका कुराहरू यो अँध्यारो रातमा तपाईँसँग गरिरहेको छु र साथीहरूले कमेन्ट गर्दै हुनुहुन्छ होला एकजना साथीले हेलो मात्रै लेख्नु भएको रहेछ आकाश श्रेष्ठजीले थ्याङ्क यू सो मच आकाशजी तपाईँको कमेन्टको लागि र आज तपाईँको एसएमएस के भयो मलाई पनि अचम्म लागिरहेछ एसएमएस सर्भर अलिकता अप्ठ्यारो परे हो कि जस्तो लाग्यो म एकैछिनमा एसएमएस नम्बर चेन्ज गर्छु यो के गरी तपाईँले यसमा म्यासेज गर्न सक्नु भएन भने आतिनु चाहिँ पर्दैन जे होस् ढिला होला तर तपाईँको कमेन्ट तपाईँको एसएमएस जसरी भए पनि म लिन्छु यतिखेर तपाईँको कमेन्ट पढ्न चाहन्छु जेनी थापा मगरजी साथीले कमेन्ट गर्नुभएको छ मरुदा तिमी हाँस्नु पर्छ सानो म मरे तिमी पर्छ सानो जन्मदा रित्तो आएछौ रित्त नै जान्छु स्मृतिका पानाहरू साँच्नु पर्छ सानो I miss you my hot दाजु हिमाल पुलामी मगर भन्नुभएको छ थ्याङ्क सो मच तपाईँको यो कमेन्टको लागि त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ प्रिन्स तामाङजीले हेलो चन्द्र ब्रो खाना भयो त भन्नुभएको छ खाना भइसकेको छ तपाईँको पनि भयो होला मेरो सन्देश भन्नुपर्दा मेरो मुटुको धड्कन मुस्कान सुजुलाई धेरै धेरै मिस गरेको छु एन्ड आई लभ यु भन्न चाहन्छु छ थ्याङ्क सो मच सायद <laughs> उहाँले पनि सुनिरहनु भएको होला तपाईँको यो आवाजलाई तपाईँको यो आभासलाई तपाईँको यो सन्देशलाई अवश्य पनि एकैछिनमा तपाईँलाई फोन आउँछ होला मलाई यस्तै लाग्छ र अर्को साथीले पनि कमेन्ट गर्नुभएको छ तर यो लोडिङ हुन अलिकता समस्या लागिरहेछ है साथीहरूको कमेन्ट पढिरहेको छु एसएमएस सर्भरले <laughs> अलिकता धोका दिएको छ अहिले चाहिँ केही छैन म एकैछिनमा एसएमएस सर्भर पनि चेन्ज गर्ने कोसिस गर्नेछु यतिखेर अर्को कमेन्ट गर्नुभएको छ जेनी थापा मगरजीले नै गर्नुभएको रहेछ उहाँको पढिसकेको छु मैले धेरै धेरै धन्यवाद छ आकाश श्रेष्ठको पनि पढेँ कविता घलेजीले कमेन्ट गर्नुभएको रहेछ हाई दादा खाना भयो मेरो सन्देश भन्नुपर्दा मेरो हस्बेन्डलाई love you and miss you भन्न चाहन्छु नि कविता गोले फ्रम भैँसे साथ भन्नुभएको छ थ्याङ्क सो मच कविताजी तपाईँको यो कमेन्टको लागि अर्को साथीले पनि कमेन्ट गर्नुभएको छ पेजहरू रिफ्रेस भइरहेका छन् अब भने साँच्चै नै तपाईँलाई एसएमएस गर्ने अर्को नम्बर चाहिँ दिनुपर्ला जस्तो लाग्यो यहाँनिर एसएमएसले अलिकति दुःख दिइरहेको छ र तपाईँ एसएमएस गर्न सक्नुहुन्छ अर्को नम्बरमा मोबाइलको म्यासेज बक्समा गएर यच आर यस त्यस पछाडि एक स्पेस यम यम र फेरि एक स्पेस छोडेर तपाईँको नाम ठेगाना र सन्देश लेखेर चार तिन चार तिनमा एसएमएस गर्नुहोला म एकचोटि यो नम्बरमा पनि ट्राई गर्छु यसमा पनि भएन भने चाहिँ मोबाइल विकल्प छँदैछ म मोबाइल नम्बरमा तपाईँको एसएमएसहरू लिन्छु एकैछिनमा र तपाईँ मोबाइलको म्यासेज बक्समा गएर एचआरएस एक स्पेस यम यम र फेरि एउटा खाली ठाउँ छोडेर तपाईँको नाम ठेगाना र सन्देश लेखेर चार तिन चार तिनमा म्यासेज गर्न सक्नुहुन्छ साथीहरूलाई एसएमएस गर्ने नम्बर फेरि भन्न चाहन्छु चार तिन चार तिन एचआरएस स्पेस यम यम स्पेस र तपाईँको नाम ठेगाना र सन्देश लेखेर चार तिन चार तिनमा एसएमएस गर्न सक्नुहुन्छ यो सर्भरले पनि काम गरेन भने चाहिँ <laughs> मैले पनि सोच्नै पर्छ र तपाईँका कमेन्टहरू तपाईँका एसएमएसहरू पढिरहेको छु म यतिखेर अशोकजीले पनि कमेन्ट गरिरहनु भएको छ तर मैले कमेन्ट पढ्न सकिरहेको छैन हेर्नुहोस् न यो पेज रिफ्रेस हुन अलिकति टाइम लागिरहेछ यतिखेर कमेन्ट गर्नुभएको छ अलिना लामाजीले हाई दादा नमस्ते एन सन्चै हुनुहुन्छ एन माम गर्नु खानुभयो त भन्नुभएको छ खाइसकेको छु मि अलिना लामा अभागी भैँसेबाट दादा सविनाशिषलाई missing you and love you भन्छु है त ओके भाइ दादा भन्नुभएको छ थ्याङ्क सो मच तपाईँको यो कमेन्टको लागि अर्को कमेन्ट गर्नुभएको छ नम्रता तामाङजीले हाई दाई मि नम्रता फ्रम भैँसे आजबाट किन किन मलाई झुटो सपना देखाएर छोडिजाने निष्ठुरी यमको धेरै याद आइरहेको छ एन्ड रगतको नाता नभए पनि मनको नाता भएर होला बिर्सने नै गाह्रो छ सो यम घरानलाई miss you love you all time and I never get you then दादा Ashok and Manik Gharan love you miss you all time specially Manik मामु and for you love you have a sweet dreams भन्नुभएको छ थ्याङ्क सो मच तपाईँको यो कमेन्टको लागि मलाई पनि सम्झाउनु भएकोमा अर्को कमेन्ट गर्नुभएको छ अर्को कमेन्ट गर्नुभएको छ अशोक थिङजीले उहाँले लेख्नु भएको छ हाई दादा मे अशोक थिङ बस्तीपुरबाट माई सिस नम्रतालाई miss you and love you र माई लभ मनिषा लामालाई अल टाइम मिस गरेको छु र लभ यु अनि यो सानो मुक्त ल दादा भन्नुभएको छ अवश्य पनि उहाँले लेख्नु भएको छ सपनामा आउँछ हर दिन तिमी सपनामा आउँछ हर पल तिमी हर दिन तिमी अनि फेरि सताउँछौ हर दिन तिमी अचेल किन दोहोरिन्छ सधैँ तिम्रो माया याद मात्र पठाइस पठाउँछ हर दिन तिमी भन्नुभएको छ ओके भाइ दादा गुड नाइट छ थ्याङ्क सो मच तपाईँको कमेन्टको लागि एकदमै रोमान्टिक मुक्तक पनि लेख्नु भएको छ अर्को अर्को कमेन्ट पनि पढ्न चाहन्छु म अर्को कमेन्ट गर्नुभएको छ छ अर्को कमेन्ट गर्नु भएको छ लेख्नु भएको छ नाम ह्यारी खनाल को कोकिन लेख्नु भएको छ हेलो दादा म एउटा केटीलाई एकदमै माया गर्छु तर उसले मलाई माया गर्दैन गर्छ गर्दैन गर्छ but I know she will love me in future I love you so much भन्नुभएको छ थ्याङ्क सो मच ह्यारीजी कहिलेकाहीँ एकहोरो माया हाम्रो लागि अभिशाप जस्तै भन्छ एकरो मायाले तपाईँलाई त डुबाउँछ डुबाउँछ डुबाउँछ तपाईँले माया गर्ने मान्छेलाई पनि डुबाउन बेर लाग्दैन तर चन्द्रले यसो भन्यो भन्दैमा तपाईँ निराश चाहिँ नहुनुहोस् किन भन्दा तपाईँले साँचो माया गर्नुभएको छ उहाँले पनि माया गर्नुभएको छ भने अवश्य पनि तपाईँहरूको मिलन हुनेछ तर उहाँले तपाईँलाई माया गर्नुहुन्न उहाँको जीवनमा अरू कोही नै हुनुहुन्छ भने तपाईँले पनि बुद्धिमत्तापूर्वक उहाँलाई त्याग्न सक्नुपर्छ माया त्याग्नुहोस् यो भन्दिनँ माया गर्नुहोस् तर उहाँको भौतिक शरीर पाउने सपनालाई त्याग्नुहोस् त्यस्तो भयो भने मायामा त्यागको कुराहरू पनि उठ्छन् त्याग गर्न भने जस्तो सजिलो त छैन धेरै पीडाहरू भोग्नुपर्छ हाँसी हाँसी त्याग दिँदा पनि कहिलेकाहीँ रुनुपर्छ मुटु दरो पारेर त्याग्न सके पनि त्यो मान्छे आँसुको समुद्रमा डुब्छ अवश्य पनि यो कुरा मैले महसुस गरिसकेको कुरा हो त्यसैले पनि तपाईँलाई भनिरहेको छु थ्याङ्क सो मच तपाईँको कमेन्टको लागि अर्को कमेन्ट गर्नुभएको छ कमेन्ट गर्नुभएको छ अँ कमेन्ट कसले गर्नुभएको छ हामीलाई कमेन्ट गर्नुभएको छ यतिखेर हाम्रो मेरो एकदमै मिल्ने साथी पनि हुनुहुन्छ उहाँ <laughs> हेलो चन्द्रजी भन्नुभएको छ सन्देश थिङजीले हेलो चन्द्रजी मलाई घुमाए घुमाए <laughs> मलाई घुमाए घुमाए पार्यौँ नि माया जालैमा हे हे गर्नुभएको छ कसले पारे हो सन्देशजी सुटुक्क भन्नु होला है त मलाई कसैलाई भन्दिनँ नि थ्याङ्क यू सो मच सन्देशजी तपाईँको यो कमेन्टको लागि र तपाईँको थुप्रै कमेन्टहरू आइरहेका छन् आज साँच्चै नै एसएमएस सर्भर चाहिँ दुइटैले काम नगरेको रहेछ <laughs> तपाईँलाई जानकारी गराउँ आज एसएमएस सर्भरले साँच्चै नै दुःख दियो दुइटै एसएमएस सर्भरमा एसएमएस आउन सकेको छैन धेरै साथीहरूले एसएमएस गरेको छु भनेर मलाई गुनासो गरिरहनु भएको छ तर के गर्ने तपाईँको एसएमएस पाएको छैन एनिवे तपाईँ एसएमएस गर्न सक्नुहुन्छ म एकैछिनमा एसएमएस गर्ने नम्बर भन्छु त्योभन्दा अगाडि एउटा समुद्र साङ्गीतिक आवाज तपाईँको लागि राख्छु र त्यस पछाडि हामी पुनः कार्यक्रममा आउनेछौँ तपाईँ भने एसएमएस गर्दै गर्नुहोला कितना हँसिने चेहरा किन्ना प्यारे आँखे साँच्चै नै आफ्नो मान्छेको सबै कुरा राम्रो लाग्छ अरे मायामा परेपछि माया गर्नेहरू यस्तै भन्छन् र तपाईँको एसएमएस गर्नुहुने साथीहरू एसएमएस आएन भनेर नरिसाउनुहोला के गर्ने आज सर्भरले त्यस्तै दुःख दियो र तपाईँ हामीलाई एसएमएस गर्न सक्नुहुन्छ अब भने मोबाइल नम्बर तपाईँलाई म प्रोभाइड गर्दैछु तपाईँले म्यासेजमा यम यम लेख्नुहोला दुईवटा र त्यस पछाडि हामीलाई एसएमएस गर्नुहोला त्यसको लागि भने एसएमएस गर्ने नम्बर हो अन्ठानब्बे दुई एघार उन्चालिस जिरो पन्ध्र अन्ठानब्बे दुई एघार उन्चालिस जिरो पन्ध्र अन्ठानब्बे दुई एघार उन्चालिस जिरो पन्ध्रमा तपाईँले म्यासेज गर्न सक्नुहुन्छ मोबाइलको म्यासेज बक्समा यम यम लेख्नुहोस् र त्यस पछाडि एउटा खाली ठाउँ छोडेर तपाईँको नाम ठेगाना र सन्देश लेखेर अन्ठानब्बे दुई एघार उन्चालिस जिरो पन्ध्रमा म्यासेज गर्न सक्नुहुन्छ तपाईँका म्यासेजहरू हामी कार्यक्रममा स्थान दिनेछौँ <laughs> कतिपय साथीहरूले चाहिँ मिसकल गरिरहनु भएको छ भन्दा पनि म्यासेज गर्नुहोला अन्ठानब्बे दुई एघार उन्चालिस जिरो पन्ध्रमा र यतिखेर साथीहरूको कमेन्ट नै पढ्न चाहन्छु म कमेन्ट लेख्नु भएको छ कमेन्ट कसले गर्नुभएको छ धेरै साथीहरूको कमेन्ट आइसकेको छ यतिखेर यतिखेर कमेन्ट गर्नुभएको छ अस्मी केसीजीले हाई दा it's me Asmi from Hetauda twenty four मेरो सन्देश मेरो मनको राजालाई मिस यु भन्न चाहन्छु ओके बाई दादा गुड नाइट भन्नुभएको छ थ्याङ्क सो मच तपाईँको कमेन्टको लागि अवश्य पनि तपाईँको सन्देश तपाईँको आफ्नो मान्छेले पनि सुनिरहनु भएको होला अर्को कमेन्ट गर्नुभएको छ युनिसा थिङजीले हाई चन्द्र दाई रात्रिकालीन लासो फ्याफुल्ला हजुरको भोइस एन्ड प्रोग्राम सुन्न नपाए पनि सर्भर युनिटलाई धेरै मिस गर्दैछु म सन्देश म सन्देश थिङको बहिनी युनिसा थिङ गुगन पानी नाउ पालुङ मेरो मनमुटुमा बस्न सफल फ्रेन्डहरू रोमियो हर्जित सिस सबिना मिना दिपा जिना अनु बबिता प्यारी कान्छी प्रमिला थिङ नानु बिमला तामाङ त्यसै गरी बबिता पूजा सम्झना छिरिङ गोले त्यसै गरी इन्द्रमान दाई मनिषा लामा अशोक धेरै साथीहरूको नाम लेख्नु भएको छ and uh SP Lama Abhishek Gole Ishwar Moktan and name छुटेका अललाई लभ यु भन्न चाहन्छु सम्झिरहेको छु भन्छु र अन्तिममा अल टाइम कसै कसैलाई सम्झिरहेको छु लभ यु भन्छु स्पेसली दाई हजुरको लागि miss you love you bye good night भन्नुभएको छ थ्याङ्क सो मच युनिसाजी तपाईँको यो मायाको लागि मेरो तर्फबाट पनि तपाईँलाई धेरै माया आभार साथमा धेरै धेरै धन्यवाद यतिखेर तपाईँको अह एसएमएसहरू पढ्छु एसएमएस गर्ने नम्बर तपाईँलाई भन्न चाहन्छु मोबाइलको म्यासेज बक्समा गएर यम यम लेख्नुहोस् त्यस पछाडि एक स्पेस छोडेर तपाईँको नाम ठेगाना र सन्देश लेखेर चार चार माफ गर्नु होला यो एसएमएस सर्भरमा गडबडी छ अन्ठानब्बे दुई एघार उन्चालिस जिरो पन्ध्र अन्ठानब्बे दुई एघार उन्चालिस जिरो पन्ध्रमा हामीलाई कल गर्न सक्नुहुन्छ थुप्रै साथीहरूको एसएमएस आइसकेको छ यतिखेर एसएमएस पढ्न चाहन्छु मैले कल गर्न चाहन्छु कल गर्न सक्नुहुन्छ भनेछु कि क्या है माफ गर्नु होला एसएमएस चाहिँ गर्नु होला <laughs> पहिलो एसएमएस लिँदैछु नमस्कार दादा me Nigita and Nita from Hadikhola my our फ्रेन्डलाई miss you and good night उहाँले निजगढ लेख्नु भएको सायद निज निजगढको एलाई लभ यु भन्नुभएको छ थ्याङ्क सो मच तपाईँको यो एसएमएसको लागि त्यसै गरी अर्को पनि एसएमएस आएको छ धेरै साथीहरूको एसएमएस छ यतिखेर अर्को एसएमएस पढ्न चाहन्छु म लेख्नु भएको छ उहाँले धेरै लेख्नुभएछ क्या हो <laughs> लेख्नु भएको छ हेलो चन्द्र दादा अँ हेलो चन्द्र दादा रात्रिकालीन अभिवादन रात्रिकालीन अभिवादन सरेको सरै गर्न थाल्यो उहाँले गरे गरे गर्नुभयो क्या हो <laughs> आहा रात्रिकालीन अभिवादन अभिवादन इट्स मी पूजा थिङ हेटौँडा छब्बिस बसमाडीबाट दुखी छु तर पनि खुसी छु टाढा हुनुहुन्छ भए पनि नजिक भएको आभास हुन्छ खोइ के भन्नु दादा यो स्टिपुड मन यो स्टिपिड मन यस्तै रहेछ आहा स्टुपिड मन यस्तै रहेछ मेरो हस्बेन्ड युवराजलाई I miss you I love you साथमा मिठो सम्झना भन्छु एन्ड सबिना पूजा प्रार्थना ऋतु अमृतालाई miss you okay bye good night शुभ सपनीको कामना भन्नुभएको छ थ्याङ्क सो मच तपाईँको यो एसएमएसको लागि एसएमएस गर्दै गर्नुहोला अर्को एसएमएस गर्नुभएको छ यतिखेर एसएमएस एसएमएस गर्नुभएको छ धेरै साथीहरूको एसएमएस छ मैले फोनमा गरेर आज पढ्न अलिकति गाह्रो भइरहेको छ धेरै साथीहरूको एसएमएस झरेको जरेछ कोही साथीले फोन पनि गरिरहनु भएको छ बाहिर फोन चाहिँ नगरिदिनु होला कोहीले सुनिरहनु भएको छ भने म पनि व्यस्त छु हेर्नुहोस् न फोन पो कसले उठाउने है एक्लै छु यतिखेर अर्को एसएमएस गर्नुभएको छ म रूपा तामाङ हाँडीखोला चारबाट मेरो सन्देश भन्नुपर्दा आहा बादल पारेको मेरो उनीलाई I miss you and love you lot भनिदिनु है भन्नुभएको छ बाई दादा गुड नाइट भन्नुभएको छ ल है त बादल पारेको हुनुहुन्छ रूपाजीको तपाईँलाई धेरै सम्झिनु भएको छ यो सन्देश मैले तपाईँसम्म पुऱ्याएँ धेरै धेरै धन्यवाद छ तपाईँको यो एसएमएसको लागि त्यसै गरी अन्य साथीहरूको पनि थुप्रै एसएमएसहरू आइरहेका छन् साथीहरूको एसएमएस कसरी पढ्ने भनेर चाहिँ मलाई अलिकता गाह्रो भइरहेछ लेख्नु भएको छ नमस्ते दाजु म सबिना भैँसी छबाट हात काटी रगत अह सल्लो खोटो मेरो माया लाग्छ भन्ने पठाऊ प्रिय तिम्रो फोटो भन्नुभएको छ ओहो <laughs> फोटो नै पो माग्नुभएछ ल माया लाग्छ भने पठाइहाल्नु है <laughs> को हुनुहुन्छ रेके भन्नुभएको छ उही प्यारी बसन्तीलाई miss you and love you and हजुरलाई मिस यु ल दादा ओके गुड नाइट भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको यो एसएमएसको लागि उहाँले अर्को एसएमएस पनि गर्नुभएको रहेछ <laughs> म खोइ अब यो एसएमएस पढौँ कि नपढौँ पढ्नै पर्ला अवश्य पनि उहाँले दोहोऱ्याएर गर्नुभएको छ दादा म सबिना भैँसी छबाट फुल राम्रो गुलाबको काँडा भए पनि याद आउँछ हजुरको टाढा भए पनि मेरो मनको मान्छे विकासलाई मिठो मायाका साथमा मुटुभरिको एन लभ यु भन्दै छुट्टिन्छु भन्नुभएको छ थ्याङ्क सो मच तपाईँको यो एसएमएसको लागि अर्को पनि एसएमएस गर्नुभएको छ हेलो दादा how are you it's me Pasang आज मेरो सन्देश भन्नुपर्दा प्रिय साथी केलाई miss you and love you भन्न चाहन्छु गुड नाइट दादा भन्नुभएको छ थ्याङ्क सो मच तपाईँको यो एसएमएसको लागि त्यसै गरी अर्को एसएमएस गर्नुभएको छ हाई दादा म सुजन भोर्लेबाट सिन्धुलीको केएमएल भन्नुभएको छ कमला लेख्नुभयो होला कमलालाई आई लभ यु भन्दै ओके भाइ भन्नुभएको छ थ्याङ्क सो मच तपाईँको यो एसएमएसको लागि त्यसै गरी अरू साथीहरूको पनि एसएमएस छन् तेइसवटा एसएमएस अन्डी देखिरहेको छु म यतिखेर लेख्नु भएको छ नमस्कार दादा me Nigita and Nita from Handi Khola my all फ्रेन्डलाई मिस यु एन्ड निजगढको एलाई लभ यु भन्नुभएको छ आँखा तिम्रो होस् आँसु मेरो होस् मुटु तिम्रो होस् धड्कन मेरो होस् हाम्रो माया यस्तो होस् सास तिम्रो रोकिँदा लास मेरो होस् भन्नुभएको छ वा एकदमै राम्रो मिन्नी गीता भन्नुभएको छ थ्याङ्क सो मच तपाईँको यो एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ हेलो चन्द्रजी good evening it's me Chandrabal Bhainse छबाट भैँसे छ किसेडीबाट हुन त उनी हुन त उनीसँग भेट नभएको धेरै त भएको छैन भए पनि किन मलाई एक दिन नभेट्दा पनि एक आहा उहाँले पठाइरहनु भएको छ त्यही भएर सरे सरे गर्न थाले साथीहरू के गर्ने होला नभेट्दा पनि एक वर्ष झैँ लागिरहेको छ चन्द्रजी स्पेसली उनै मेरो हरपलको धड्कन कृष्णलाई miss you and love you so much भन्न चाहन्छु एकदमै सम्झिरहेको छु dear dot dot dot Krishna लेख्नु भएको छ डियर लेख्नु भएको डियर कृष्ण भन्न चाहन्छु and good night for you all and all my roommate फ्रेन्ड्सलाई गुड नाइट भन्न चाहन्छु भन्नुभएको छ थ्याङ्क सो मच तपाईँको यो एसएमएसको लागि अवश्य पनि माया भनेको यस्तै हो चन्द्रजी माया भनेको यस्तो नै हो एकछिन नभेट्दा पनि धेरै समय नभेटेको जस्तो आभास हामीलाई हुन्छ र त हामीलाई माया भएको महसुस हुन्छ है यस्तो मायामा यो सदैव भइरहन्छ जे होस् मायामा सदैव रहनुहोला रमाउनुहोला आफ्नो मान्छेलाई साँचो माया गर्नुहोला यतिखेर अर्को एसएमएस गर्नुभएको छ रिसाउने आरजीलाई सलाम हजुरलाई नमस्ते अरूलाई आरबीको मिठो सम्झना हाई दादा म रन्जु खोला हाँडीखोला गोगन पानीबाट दादा किन दुःख किन दुःख परेको बेलामा फ्रेन्डहरू रिसाउँछन् भन्नुभएको छ अनुत्तरित प्रश्न रन्जुजी के गर्ने सायद हाम्रो साथीहरूलाई हाम्रो दुःखभन्दा कहिलेकाहीँ उहाँहरूको आफ्नै दुःख ठुलो लागेको हुनसक्छ कहिलेकाहीँ हाम्रो पीडा नबुझ्नु भएको पनि हुनसक्छ हामी कति पीडामा छौँ तपाईँलाई थाहा छ नि साथीहरू हँसी मजाक गरिरहेका हुन्छन् हँसी मजाक गर्दा गर्दै साथीहरूको हँसी मजाक गर्दा गर्दै हाम्रो दुःख चाहिँ ओझेल पर्छ कहिलेकाहीँ त्यसैले सायद त्यसैले पनि साथीहरू रिसाउनु भएको होला धेरै धेरै धन्यवाद छ तपाईँको यो एसएमएसको लागि धेरै साथीहरूको एसएमएस आइरहेका छन् तपाईँका एसएमएसहरू म एकैछिनमा लिनेछु त्योभन्दा अगाडि तपाईँको लागि एउटा सुमधुर साङ्गीतिक आवाज त्यस पछाडि हामी पुनः आउनेछौँ रेडियो सर्भर सुन्दै गर्नुहोला मुझे हक है तुझको जी भर के मैं देखूं मुझे हक है बस यूं ही देखता जाऊं मुझे हक है 가끔 जगाऊं मुझे हक है चांद पूनम का चुराऊं मुझे हक है मुझे हक है यो निकै नै सुन्दर साङ्गीतिक आवाज तपाईँको लागि राखेँ विवाह मुभीबाट र तपाईँ सुन्दै हुनुहुन्छ रेडियो सर्भर बयानब्बे दशमलव पाँच मेगाहर्स र W W W dot radio server dot com dot एनपीबाट संसारभर कार्यक्रम मुटुदेखि मुटुसम्म मुटुदेखि मुटुसम्मको साथमा छु म तपाईँकै मनभित्रको साथी चन्द्र र यतिखेर तपाईँका कमेन्टहरू तपाईँका एसएमएसहरू लिइरहेको छु किन होला साथीहरू मलाई एकदमै समय छोटो भएको आभास हुन्छ हेर्नुहोस् न भर्खरै आएको थिएँ तपाईँको दस पन्ध्रवटा एसएमएसहरू पढेँ बिसवटा जति एसएमएस पढेँ कमेन्ट दसवटा जति पढेँ तैपनि नौ बजेर चौन्न मिनट गइसकेको छ अब के गर्ने होला खासमा चाहिँ कार्यक्रमको रुल चाहिँ दसै बजी <laughs> सघाउनु पर्ने हो तर पनि कार्यक्रम अलिकति लम्बिन्छ एनिवे अब भने तपाईँको कमेन्टहरू नगर्नुहोला तपाईँका सबै कमेन्टहरू म लिन सक्दिनँ अवश्य पनि अबको क्रममा भने तपाईँका कमेन्टहरू मध्येमा केही कमेन्टहरू लिन्छु लेख्नु भएको छ सुकृति गौतमजीले तिमीसँग प्रथम पटक बोल्दा तिमीलाई यति माया गर्छु जस्तो लागेको थिएन तर दिनौ तिमीसँग बोल्दा तिम्रो कुराहरू सुन्दा तिम्रो हँसिलो मुहार हेर्दा यस्तो लाग्छ अब त तिमी बिना जीवन काट्न पनि सक्दिनँ भन्नुभएको छ <laughs> एकदमै रोमान्टिक कुरा लेख्नु भएको छ थ्याङ्क सो मच सुकृतिजी तपाईँको यो यो म्यासेजको लागि उहाँले फेसबुकमा म्यासेज गर्नुभएको छ अर्को म्यासेज छ यतिखेर म लिन चाहन्छु first of all radio server परिवार एन्ड स्पेसली साथी चन्द्रमा बिरानो बस्तीबाट भए पनि सन्ध्याकालीन नमस्ते है भन्नुभएको छ दिलको धनी बुद्ध लामाजीले म उही कान्छुको कान्छु दिलको धनी बुद्ध लामा फ्रम दक्षिण कोरिया मुटुदेखि मुटुसम्मको साथी साथ हुँदै सन्देश भन्नुपर्दा आत्मीय सम्पूर्ण साथीहरूलाई व्यवस्थाले टाढा भए पनि सम्झिरहेको छु भन्न चाहन्छु एन्ड स्पेसली हर्पल सपने अनि भिपनीमा मन्द मन्द मुस्कान अनि लाजको घुम्टो ओड आह उघार्दै दिलको फुलबारीमा फुलिरहने उही मेरो प्यारी जीवन सङ्गिनी कान्छु लाज कान्छु लजालु माएको सङ्गम मनिषालाई any time I love you so much भन्न चाहन्छु and I love you so much लाटी भन्दै छुट्टिन्छु भाइ भन्नुभएको छ सुनसान यो अन्धकार रातमा अनि कार्यक्रम मुठुदेखि मुठुसम्मको साथमा जहाँ आवाज तपाईँको गुन्जिँदैछ कान्छुको यादमा टोलाउन थालेकी थालेका यी मन अनि यी आँखाहरू एकाएक प्रफुल्लित हुँदा आफ्नै ओठमा सजिएको मुस्कानसँगै थोरै लजाउँछु पनि भनेर लेख्नु भएको छ उहाँले थ्याङ्क सो मच तपाईँको यो म्यासेजको लागि र थुप्रै साथीहरूको कमेन्ट छन् म्यासेज छन् के गर्ने होला <laughs> तपाईँको सबै म्यासेज र कमेन्टहरू पढ्न सक्दिनँ सकेसम्म प्रयास गर्दैछु के गर्ने होला म अलिकता दुविधामा पनि छु साथीहरू समय हेर्ने हो भने दस बजिसकेको छ आज एसएमएस सर्भरको कारणले गर्दाखेरि पनि तपाईँको सबै पढ्न पाइनँ र पढ्ने कोसिस पनि गरिरहनेछु दस बजे पनि ठिकै छ हामी रहँला <laughs> बोल्दा बोल्दा घाँटी दुख्ला भन्ने चाहिँ तनाव हो तैपनि तपाईँले यति धेरै माया गर्नुभएको छ तपाईँको यो मायालाई म त्यसै खेर जान चाहिँ दिने छैन र तपाईँका एसएमएसहरू आइरहेका छन् थुप्रै एसएमएसहरू आएका छन् र साथीलाई आग्रह पनि अब चाहिँ तपाईँको एसएमएस जति आएका छन् त्यति पढ्न मात्रै भ्याउँछु होला मैले धेरै साथीहरूको एसएमएसहरू बाँकी छन् यतिखेर एसएमएस पढ्न चाहन्छु हेलो दादा मि मन्जिता तामाङ बस्तीपुरदेखि आजको यो म्यासेज मेरो मुटुको टुक्राको लागि म उसैलाई धेरै धेरै माया गर्छु भन्न चाहन्छु भन्नुभएको छ अवश्य पनि आफ्नो मान्छेलाई धेरै माया गर्नुपर्छ उहाँले लेख्नु भएको छ अर्को पनि माया गर्छु भन्न चाहन्छु love you and my all फ्रेन्डलाई miss you and so much भन्दै छुट्टिन्छु गुड नाइट भन्नुभएको छ तपाईँको एसएमएसको लागि धेरै धेरै धन्यवाद छ अर्को एसएमएस गर्नुभएको छ आइएम सृजना थापा दादा आज म नरिसाएको मे अह के लेख्नुभयो उहाँले अह उहाँले नर्सरीको लेख्नुभएको कि नर्सरीको एक्जाम सकेर घर गइरहेको छु आर म दिपकलाई दिपकलाई मिस यु र म दिपकलाई मिस यु र लभ यु भन्दै all the best to exam भन्दै छिटो आउनको लागि भन्न चाहन्छु I am waiting for you Dipak Chaudhary from Hetauda पाँचबाट छिटो आइस्यो ल मिस यु भन्नुभएको छ थ्याङ्क यू सो मच यति मायालु शब्दमा लेख्नु भएको छ अवश्य पनि तपाईँको आफ्नो मान्छेले यो सन्देश पाइसक्नु भएको छ धेरै धेरै धन्यवाद छ तपाईँको यो म्यासेजको लागि अर्को म्यासेज गर्नुभएको छ हेलो दादा के छ हालखबर खबर भरत लामा थाङ्का आर्टिस्ट हेनपा सत्रबाट भन्नुभएको छ ओहो थाङ्का लेख्नु हुँदो रहेछ बनाउनु हुँदो रहेछ धेरै धेरै धन्यवाद हाम्रो तामाङको संस्कृतिलाई यसरी नै जोगाएर अगाडि बढ्नुहोला त्यसै गरी अर्को एसएमएस गर्नुभएको छ हाई दाई के छ खबर हजुरको मि फ्र एफएम प्रेमी अन्जु लामा मेरो एसएमएस भन्नुपर्दा उही निष्ठुरी विजयलाई miss you love you and हजुरलाई पनि मिस यु है दादा ओके गुड नाइट भन्नुभएको छ थ्याङ्क सो मच तपाईँको एसएमएसको लागि उहाँले अर्को पनि लेख्नु भएको छ फुलो फुले बाँच्न दिन कथा काठा काँडा फुले किन म त फुले माया लिन तिमी सक्छौ त दिन भन्नुभएको छ सक्छौ त्यही दिन लौजा क्वेसन पो आयो त <laughs> धेरै धेरै धन्यवाद छ तपाईँको एसएमएसको लागि तपाईँको एसएमएस तपाईँको मायालु शब्दहरू सुनिरहँदाखेरि पढिरहँदाखेरि मलाई एउटा साथीको धेरै याद आयो धेरै मिल्थ्यौँ सँगै घुम्थ्यौँ धेरै टाढाको यात्रा पनि गरेका थियौँ हामीले तर केही समय पश्चात हामी आफ्नो कार्यक्षेत्रमा व्यस्त भयो उहाँ पनि व्यस्त हुनुहुन्छ अघि भर्खरै पनि उहाँले सम्झनु भएको थियो कार्यक्रममा तर पनि मैले उहाँलाई कल ब्याक गर्न पाइनँ रविनजी कार्यक्रम सुनिरहनु भएको छ रेडियो सर्भर सुनिरहनु भएको छ अथवा रविनजीको रविन स्याङतान मेरो साथी तपाईँले सुनिरहनु भएको छ भने म तपाईँलाई धेरै सम्झिरहेको छु मैले माया मारेको होइन परिस्थिति बस हामी एकअर्काको यो कर्तव्य पुरा गर्ने क्रममा कर्तव्य पुरा गर्ने होडबाजीमा अलिकता तपाईँ कता म कता भएँ तर अन्यथा नसोच्नुहोला मैले सदैव तपाईँलाई सम्झेको छु रेडियो सर्भर सुनिरहनु भएको छ भने प्लिज नरिसाउनुहोला मैले तपाईँलाई धेरै सम्झेको छु मिस यु सो मच भन्न चाहन्छु मेरो तर्फबाट पनि यो सन्देश यतिखेर तपाईँको अर्को एसएमएस पढ्न चाहन्छु एसएमएस गर्नु भएको छ ओहो साथीहरू फोन चाहिँ नगरिदिनु भए हुन्थ्यो फोन आएको आएछ है के गर्ने साथीहरू फोन नगरिदिनु होला अर्को एसएमएस गर्नुभएको छ हेलो चन्द्रजी good evening it's me Chandrabal Bhainse छ किसिरबाट ओहो उहाँको पढिसकेको छु धेरै धेरै धन्यवाद छ तपाईँको एसएमएसको लागि उहाँले सायद दोहोऱ्याएर पठाउनु भएको थियो होला एसएमएस उहाँले दोहोऱ्याएर पठाउनु भएको रहेछ लेख्नु भएको रहेछ तिम्रो मन दुखेर खुसी हुनु छैन मलाई तिम्रो मन दुखाएर खुसी हुनु छैन मलाई चोखो माया गर्दा गर्दै दोषो हुन् दोषी हुनु छैन मलाई माई लभली डियर कृष्णलाई एसएलसीको तयारी राम्रोसँग गर है डियर भन्न चाहन्छु मि चन्द्र भैँसे छबाट है मिज्यो भन्ने थ्याङ्क यू सो मच तपाईँको एसएसको लागि साथी फोन नगरिदिनु होला प्लिज <laughs> साथीहरूले फोन गरेर फोन गरिरहनु भएको छ के गर्ने फोन उठाउनु पनि नमिल्ने एसएमएस पढ्न पनि नमिल्ने काट्नुभयो भने रिसाउनुहुन्छ होला प्लिज बुझेर तपाईँले नै फोन काटिदिनु होला thank you so much phone पनि काटिदिनु भयो यतिखेर अर्को एसएमएस पढ्न चाहन्छु धेरै साथीहरूको एसएमएस थुप्रेर बसेका छन् के गर्ने होला साथी मलाई त कहिलेकाहीँ त टेन्सन लाग्छ <laughs> तपाईँसँग आउनु मन लाग्छ तपाईँको माया पाउन मन लाग्छ तपाईँसँगै रहनु मन लाग्छ तर के गर्ने तपाईँका सबै भावनाहरू पढ्न नपाउँदाखेरि चाहिँ अलि खल्लो लाग्छ यतिखेर एसएमएस छ हाई दादा खाना भयो त आइएम प्रविसा लामा फ्रम हटिया नौ मेरो सन्देश भन्नुपर्दा मलाई माया गर्नुहुने हामीलाई अह हिमाललाई भन्नुभएको रहेछ हिमाललाई love you and miss you भन्दै छुट्टिन्छु ओके गुड नाइट बाई दादा भन्नुभएको छ थ्याङ्क सो मच तपाईँको एसएमएसको लागि साथीहरू अब एसएमएस नगर्नु न प्लिज है तपाईँको थुप्रै एसएमएस बाँकी छन् साथीहरूको अगाडिको पनि तपाईँले पनि पठाउनु भयो भने मैले कतिखेर सघाउने कार्यक्रम साथीहरूले फोन गरेर हैरान फेरि के गर्ने होला <laughs> लेख्नु भएको छ अर्को SMS Dipa Jaiswal from Hetauda happy Dashain Dipak भन्नुभएको छ थ्याङ्क सो मच दिपकले पनि सुनिरहनु भएको होला तपाईँको एसएमएसको लागि धेरै धेरै आभार त्यसै गरी अर्को एसएमएस गर्नुभएको छ उहाँले लेख्नु भएको छ हाई दादा के छ हजुरको खबर अनि सन्चै हुनुहुन्छ भन्नुभएको छ सन्चै छु अनि म चाहिँ रोजल रेग्मी गढी पाँचबाट धेरै मायाको कुरा सुन्यो आफूले पनि हल्का भोगियो भन्नुभएको छ तर के गर्नु उहाँको एसएमएस पढ्दा पढ्दा अर्को साथीले फोन गरिदिनु भयो साथीलाई फोन रिसिभै गर्नु पर्ला जस्तो लाग्यो <laughs> लेख्नु भएको छ भोगिसके दादा हल्का त्यस त्यही भएर खुसी दिन्छ दिन्छ माया भन्थे दुःख दिँदो रहेछ उहाँले लेख्नु भएको छ धेरै साथी धेरै साथीहरूले एसएमएस गर्नु भएको छ उहाँले अगाडि लेख्नु भएको छ दादा हल्का त्यसै भएर खुसी दिन्छ माया भन्थ्यो खुसी दिन्छ मायाले भन्थ्यो तर दुःख दिँदो रहेछ हाँसु दिन्छ मायाले भन्थ्यो हाँसी दिँदो रहेछ आहा अन्धो हुन्छ माया भन्थ्यो पागल हुँदो रहेछ दादा केटी भनेको रुद्र झन् आहा के नभएको जात भन्नुभएको रहेछ उहाँले जात हो भन्नुभएको रहेछ दाजुभाइ विचार गर्नुहोस् है भन्नुभएको छ छोरी मान्छेलाई मात्रै यति धेरै दुःख नदिउँ यति धेरै छोरी मान्छेहरूलाई मात्रै दोष नदिउँ साथै तपाईँलाई यो आग्रह छोरी मान्छेको पनि आफ्नै एउटा परिस्थिति हुन्छ तपाईँलाई छोड्नुभयो होला हो तपाईँले धोका पाउनुभयो होला तर के धोका पायो भन्दैमा तपाईँले माया गरेको मान्छेलाई नै बिर्सेर गाली गर्न थाल्ने त्यस्तो त गर्नु हुँदैन अवश्य पनि र साँच्चै नै चन्द्रले यसो भनिरहँदाखेरि मलाई थाहा छ मेरो पीडा मलाई थाहा छ मैले कति भोगिएको छु तपाईँले त्यो सोचिरहनु भएको होला हो मायामा पीडा हुन्छ तपाईँले सोच्नुहोस् त तपाईँले कति माया गर्नुभएको थियो उहाँलाई यति माया गर्ने मान्छेलाई किन घृणा गर्ने हो हामीसँग छुटेर हामीबाट टाढा भएर हामीलाई माया गर्ने मान्छे खुसी हुनसक्छ भने हामी रोइदिनु पनि तयार हुनुपर्छ पाउनु नै सबै कुरा होइन मैले पनि गुमाएको छु धेरै कुरा माया मात्र होइन सपनाहरू गुमाएको छु आफ्नो आफन्तहरू गुमाएको छु माया पनि गुमाएको छु तर पनि एउटा मनमा सदैव तपाईँले सोच्नुपर्ने कुरा के हो भने माया हराए पनि कसैले तपाईँलाई माया मार्छ भने पनि कोही मान्छे आउँछ तपाईँको जिन्दगीमा जसले तपाईँको जिन्दगीलाई तपाईँको विगतलाई पनि बिर्साइदिने क्षमता राख्छ जसले मायाको वास्तविक परिभाषा सिकाउँछ तपाईँलाई धेरै धेरै धन्यवाद छ तपाईँको एसएमएसको लागि र तपाईँको एसएमएसहरू लिएर एकैछिनमा आउँछु अहिलेलाई भने एउटा सुमधुर साङ्गीतिक आवाज तपाईँको लागि तू ही तो जन्नत मेरी तू ही मेरा जुनू तू ही तो मन्नत मेरी तू ही रूह का सुकून तू ही अखियों की ठंडक तू ही दिल की है दस्तक और कुछ ना जानू मैं बस इतना ही जानू तुझ में रब दिखता है यारा मैं क्या करूं तुझ में रब दिखता है यारा मैं क्या करूं सजदे सर झुकता है यारा मैं क्या करूं रब दिखता है यारा मैं क्या करूं खुशबू कभी तेरी बातें बिन मांगे ये जहां पा लिया तू ही दिल की है रौनक तू ही जन्मों की दौलत और कुछ ना जानूं बस इतना ही जानूं तुझ में रब दिखता है यारा मैं भी रब दिखता है यारा मैं क्या करूं सजदे सर झुकता है आहा तुझ में रब दिखता हूँ रब्बा मैं क्या करूँ एकदम एकदमै मिठो आवाज एकदमै मनमै स्पर्शी शब्दहरू समेटेको यो आवाज तपाईँको लागि राखेँ मैले सुन्दै हुनुहुन्छ कार्यक्रम मुटुदेखि मुटुसम्म रेडियो सर्भर बयानब्बे दशमलव पाँच मेगा हर्स र W W W dot radio server dot com dot एनपीबाट संसारैभर दस बजेर सात मिनट गइसकेको छ तपाईँका एसएमएसहरू अब भने नगर्नुहोला मैले जानकारी गरिरहेको छु पटक पटक र सकेसम्म तपाईँको सबै एसएमएस पढ्छु यतिखेर यतिखेर अर्को एसएमएस छ थुप्रै एसएमएसहरू बाँकी रहेछन् ओहो कहिले पढ्ने होला मलाई त टेन्सन पो लाग्न थाल्यो है यतिखेर एसएमएस छ हाई दादा हाउ आर यु मि त सन्चै छु मि भैँसी साथबाट माई डियरको माया सुजिता थिङ माई डियर प्रदीपलाई miss you and love you भन्छु ल दादा एन्ड अल फ्रेन्डलाई पनि ओके गुड नाइट दादा भन्नुभएको छ थ्याङ्क सो मच तपाईँको एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ अह ऋतु हेटौँडाबाट हाई चन्द्र सन्चै हुनुहुन्छ भन्नुभएको छ सन्चै छु आज मेरो एसएमएस परदेशी मान्छे ऊ र मेरो मम्मीलाई love you and miss you भन्न चाहन्छु ल भन्नुभएको छ थ्याङ्क सो मच तपाईँको यो एसएमएसको लागि त्यसै गरी अर्को एसएमएस गर्नुभएको छ हाई दादा खानुभयो म हेटौँडा पन्ध्रबाट समन लामा समन लामा बैज्यू मेरो मनको मान्छे अस्मितालाई miss you and love you भन्छु भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि म अलिकति हतार हतार तपाईँको एसएमएस पढ्दैछु माफ गर्नुहोला किन भन्दा समय सकिसकेको छ अर्को एसएमएस गर्नुभएको छ हाई दादा सन्चै फ्रम हेटौँडा सत्रबाट सुन्दर लामा थिङ माई अल फ्रेन्डलाई यो जुनेली रातमा मिस यु भन्न चाहन्छु र निष्ठुरी सबैलाई पनि ओके गुड नाइट दादा भन्नुभएको छ थ्याङ्क सो मच तपाईँको यो एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ हाई दादा खाना भयो अजय लामा नयाँ बस्ती सोह्र हेटौँडाबाट मेरो कालीलाई love you and miss you भन्न चाहन्छु भन्नुभएको छ ओहो तपाईँ पनि काली नै हुनुहुँदो रहेछ <laughs> उहाँले पनि सुनिरहनु भएको होला थ्याङ्क सो मच तपाईँको एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ हाई दादा खाना भयो यो माया भन्ने पनि कस्तो हुँदो रहेछ आइएम सञ्जय साजन यादव फ्रम हेटौँडा पाँच भन्नुभएको छ माया यस्तै हो के गर्ने है मायाले सदैव सताउँछ मायाले चोट पनि दिन्छ खुसी पनि दिन्छ मन फुरुङ्ग बनाउँछ माया नगर्नुहोस् भन्दिनँ तर माया गरेर दोकान नदिनुहोस् यति चाहिँ भन्न चाहन्छु अर्को एसएमएस गर्नुभएको छ हेलो दादा it's me Anu from Henpa चौबिसबाट माइन्डभरि उसको मात्र सम्झना बट अलर्ट फिटा फुच्छु लभ यु फर एभर भन्नुभएको छ थ्याङ्क सो मच तपाईँको एसएमएसको लागि यस्तै हो दिमागभरि उसको मात्र सम्झना लट अफ पीडा यस्तै हो मायामा सदैव यस्तै हुन्छ है तर खुसी पनि दिन्छ नदिने होइन मायाले अर्को एसएमएस गर्नुभएको छ हाई दादा हेटौँडा उन्तिस नेवार पानीबाट आए मिनाक्षी तामाङ दादा सरोवर रेडियोका अल फ्रेन्ड जो कोही पनि भए नि सिङ्गल डान्स कम्पिटिसनमा प्लिज प्लिज प्लिज मलाई भोट गरिदिनु भन्न चाहन्छु okay good night my all friend and हजुरलाई पनि भन्नुभएको छ तपाईँले भोट त गर्नु भन्नुभयो कसरी गर्ने कहाँ गर्ने के को लागि गर्ने चाहिँ भन्नु भएन अब सकि गर्ने <laughs> अर्कोचोटि चाहिँ राम्रोसँग जानकारी दिनुहोला बरु म फेसबुकमै राखिदिउँला है त तपाईँको यी कुराहरूलाई धेरै धन्यवाद छ तपाईँको यो एसएमएसको लागि थुप्रै साथीहरूको एसएमएस छन् के गर्ने होला साथीहरू नपढौँ भन्यो भने तपाईँले लखाड्नुहुन्छ कुचो बोकेर <laughs> यतिखेर अर्को एसएमएस लेख्नु भएको छ दा सन्चै हुनुहुन्छ भन्नुभएको छ सन्चै छु म विमला तामाङ फ्रम पदमपोखरीबाट मेरो एसएमएस भन्नुपर्दा my lovely friend Sabin Raj Sapna Ghalan and all फ्रेन्डलाई मिस यु लभ यु भन्दै छुट्टिन्छु दादा गुड नाइट दा हेभ अ स्विट ड्रिम भन्नुभएको छ थ्याङ्क सो मच तपाईँको एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ हाई दादा मिस स्वरूप पदमपोखरीबाट सन्चै हुनुहुन्छ भन्नुभएको छ सन्चै छु असिल धेरै दिन भयो मेरो फुच्चेसँग राम्ररी कुरा भएको छैन अनि उसलाई देखेको पनि छैन सायद फुच्चे बिजी भएर होला त्यसैले उसलाई धेरै मिस गर्दैछु अनि उसको एक्जाम पनि आउँदैछ एक्जामको लागि बेस्ट अफ लक भन्न चाहन्छु यतिखेर मि फुच्चेलाई धेरै मिस गर्दैछु लभ यु फुच्चे हस्त दादा आजको यो जुनेली रातसँगै हजुरलाई पनि गुड नाइट भन्दै बाई बाई भन्नुभएको छ थ्याङ्क सो मच सरुजी तपाईँको फुच्चेले पनि तपाईँको सन्देश भएको होला एकैछिन फोन आउँछ हेर्नुहोस् त फोन उठाएर हेरिहाल्नुहोस् सायद गरिसक्नु होला उहाँले थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ हाई दादा मे अनिता लामा फ्रम हाँडी खोला मेरो सन्देश भन्नुपर्दा माइसिस डट डट डटलाई धेरै मिस गरेको छ भन्न चाहन्छु किन हजुरलाई पनि है दादा भन्नुभएको छ थ्याङ्क सो मच मलाई पनि सम्झनु भएकोमा अर्को एसएमएस गर्नुभएको छ हाई दादा खाना भयो त म रूपेश तामाङ बसमाडी नौ लालझाडीबाट एन्ड म मेरो मुटुको धड्कन डोलमालाई I miss you and love love you भन्न चाहन्छु दादा bye good night sweet dreams भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ हाई दादा दर्शन हाई एन्ड खाना भयो त हजुरको इस्मी सोनु तामाङ आज मेरो सन्देश भन्नुपर्दा माई लभली फ्रेन्डहरूलाई बिर्सेको छैन all time miss you love you and special चाहिँ माई हट एन्ड स्विट कान्छुको लागि रिके <laughs> भन्नुभएको छ एन्ड फर यु भन्नुभएको छ ओके गुड नाइट दादा टेक केयर भन्नुभएको छ थ्याङ्क सो मच तपाईँको यो एसएमएसको लागि अरू पनि एसएमएस ओहो थुप्रै एसएमएस छन् अर्को एसएमएस गर्नुभएको छ बिके मेरो न्यान्सीलाई love you and miss you a lot भनिदिनु भन्नुभएको छ थ्याङ्क सो मच तपाईँको आफ्नो मान्छेले सुनिसक्नुभयो होला ल है त miss you a lot love you a lot भनिरहनु भएको छ के गरेर सम्हाल्नुपर्ने हो अब तपाईँले सम्हाल्नुहोस् <laughs> तपाईँको जिम्मा अर्को एसएमएस गर्नुभएको छ दाई सन्चै म युकोसिस पूजा हो के हटियाबाट आज मेरो सबिना युनिसा पूजा थिङ बसन्ती ओहो <laughs> पढ्दै थिएँ तर कल गरिदिनु भयो मुस्कानजीले कल भएको रहेछ मुस्कानजी एसएमएस <laughs> पढिरहेको छु है सकेसम्म कल नगरिदिनु होला अर्को एसएमएस गर्नुभएको छ लेख्नु भएको थियो अह मेरी सिस्टर सबिनाजीले पूजा थिङ बसन्ती अनि Rome Arjit love love lovely Dipa Lama Sapna मेरो सिस विपना कल्पना सनिरा सविता बबितालाई मिस्यु जिन्दगीको यात्रा एकजना मेरो माया मेरो मुटु उही यसलाई है मुटुको माया रे भनिदिनु ल म पूजा हो के आई लभ यु दा भन्नुभएको छ thank so much love you too तपाईँको एसएमएसको लागि धेरै धेरै धन्यवाद छ अर्को एसएमएस गर्नुभएको छ एसएमएस गर्ने साथी हुनुहुन्छ हाई दादा म हेटौँडा अठार शिखर पानीबाट आशिष तामाङ अह एन्ड सविता आजभोलि किन कल नगर्नु भएको हो Sabita and I love you भन्नुभएको छ त्यसै गरी अर्को एसएमएस गर्नुभएको छ अह किरण तामाङजीले हेटौँडा अठार शिखर पानीबाट नै आज भोलि किन कल नगर्नु भएको हो and miss you and I love you bye भन्नुभएको छ थ्याङ्क सो मच तपाईँको यो एसएमएसको लागि अर्को एसएमएस छ हाई दादा I am Jasmin from Hetauda bus park I like your voice trekking style भन्नुभएको छ थ्याङ्क सो मच तपाईँले यति धेरै माया गर गरिदिनु भएको छ जस्मिनजी तपाईँको आवाज सुन्न पाइनँ सायद तपाईँको आवाज पनि मिठो होला मेरो जस्तै मलाई तपाईँले राम्रो भनिदिनु भएको छ सायद राम्रो नै होला थ्याङ्क यू सो मच सुत्ने तर्खर गर्दै गर्नुहोला सुत्ने तर्खर गर्दै गर्नुहुन्छ होला गरिरहनु भएको छ होला यतिखेर स्विट ड्रिम्स भन्न चाहन्छु तपाईँलाई धेरै धेरै धन्यवाद छ तपाईँको एसएमएसको लागि अर्को एसएमएस अब अन्तिम अन्तिम एसएमएसहरू पढ्दैछु कमेन्ट बाँकी नै छ के गर्ने होला साथीहरू म त के गर्ने गर्ने खै अब अर्को एसएमएस गर्नुभएको छ हाई दादा इट्स मी स्नेहा महत हेटौँडा आठ कुमाने माई फ्रेन्ड लक्ष्मीलाई I love you and I miss you it's me Sneha Mahat Hetauda आठ कमानेबाट भन्नुभएको छ थ्याङ्क सो मच तपाईँको यो एसएमएसको लागि त्यसै गरी अर्को एसएमएस गर्नुभएको छ हाई दादा खाना खानुभयो मे रिलाप्स लामा भन्नुभएको छ मैले नाम उच्चारण गलत गरेको भए सरी है आरआइएलएएफएस लेख्नु भएको छ रिलाप्स लामा फ्रम हेटौँडा उन्तिस म मेरो फ्रेन्डहरूलाई love you and good night भन्न चाहन्छु एन्ड रेडियो सर्भर अल युनिटलाई मिस यु र मिनाक्षीलाई मिनाक्षी के लेख्नु भएको छ उहाँले मिनाक्षी लेख्नु भएको कि एमआइकेएसएचआई लेख्नु भएको छ मिक्सीले पठाउनु भयो दादा भन्नुभएको छ <laughs> मलाई बुझ्न पो गाह्रो भयो त एनिवे तपाईँको जवाफ दिन नसके पनि तपाईँले भन्नुभएको जस्तै भएको होला है त थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ मुस्कान शर्मिला अविनाश सरोज मुस्कान शर्मिलाजीले अविनाश सरोज विकल्प सन्देश युनिसा विशेष सुस्मिता राजकुमार अमृत थिङ्कलाई I love you miss you all time and Kamala Ramesh Sonika अभिलाई मिस यु भन्न चाहन्छु भन्नुभएको छ मुस्कान शर्मिलाजीले फुल फुलेको बोटमा काट कस्तो छ कोपिला नसोध्नु दुःखै दुःखको माझमा कस्तो छ सुख नखोज्नु पीडै पीडाको जिन्दगीमा कस्तो छ खुसी नसोध्नु दुखिरहेको मुठुलाई कस्तो छ धड्कन नखोज्नु भन्नुभएको छ थ्याङ्क सो मच तपाईँको यो एसएमएसको लागि अह धेरै धेरै धन्यवाद छ अब भने मसँग पाँचवटा मात्र एसएमएस बाँकी छन् कमेन्टहरू पनि छन् के गर्ने होला साथी एघारै बदला जस्तो लाग्यो अर्को एसएमएस गर्नुभएको छ अह हाई दादा मि विक्रम दादा सर्व रेडियोको अल फ्रेन्डलाई सिङ्गल डान्स कम्पिटिसनमा मिनाक्षी तामाङलाई भोट गरिदिनु भन्न चाहन्छु किनकि उसको ड्रिम पुरा होस् भन्न चाहन्छु so that best of luck Minakshi good night everybody भन्नुभएको छ थ्याङ्क सो मच तपाईँको यो एसएमएसको लागि भोट चाहिँ कसरी गर्ने म चाहिँ कन्फ्युज भइरहेको छु म भैँसे छबाट फुलमाया ढिमडुङ हेलो दादा खाना खानुभयो त मनभित्र माया राखी बाहिर हाँसु छल छल जहीँ मुटु खोले तिमीलाई मैले माया गर्ने जहीँ अल भन्नुभएको छ मैले अलिकता के बुझिनँ कि जस्तो लाग्यो फ्रेन्डलाई मिस यु भन्न चाहन्छु भन्नुभएको छ थ्याङ्क सो मच तपाईँको यो एसएमएसको लागि अर्को एसएमएस गर्नुभएको छ मिस यु दादा am Sujan Syangtan from Karra good good bye भन्नुभएको छ थ्याङ्क सो मच तपाईँको एसएमएसको लागि उहाँले अगाडि लेख्नु भएको छ नमस्ते दादा म सपना अह सपनाजीले पनि गर्नुभएको रहेछ नमस्ते दादा म सपना भैँसे छबाट मेरी प्यारी सबिना भाउजूलाई लभ यु रसिस बसन्ती बबिता सुनिता पूजा थिङ मेनुका विपना राज थकर रमेश सुभाष सबैलाई मिस यु भन्दै छुट्टिन्छु ओके भाइ भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँको यो एसएमएसको लागि त्यसै गरी अर्को एसएमएस गर्नुभएको छ ओहो साथी भर्खर फेरि एउटा एसएमएस पठाउनु भयो कि क्या हो साथीहरू एसएमएस नपठाउनु होला है अब चाहिँ म पढ्न सक्दिनँ भ्याउँदिनँ <laughs> यतिखेर अर्को एसएमएस गर्नुभएको छ हाई म सावित्री खड्का फ्रम सानो पोखरा पाँच फुलको बास्ना फुलमा हुन्छ अह बोटमा हुँदैन मनको माया मुठमा हुन्छ जातमा हुँदैन इन मेरो मनको माया सागरलाई I love you and miss you भन्दै माई अल फ्रेन्डलाई good night take care bye भन्नुभएको छ थ्याङ्क सो मच तपाईँको एसएमएसको लागि अन्तिम एसएमएस आजको लागि Dipa Jaiswal from Hetauda I love you Raja Jaiswal my husband Dipak भन्नुभएको छ थ्याङ्क सो मच तपाईँको यो एसएमएसको लागि अब भने तपाईँको एसएमएसहरू लिन सक्दिनँ बाह्रवटा मिस कल पनि गर्नुभएछ साथीहरूले <laughs> धेरै धेरै धन्यवाद छ अब भने तपाईँका केही कमेन्टहरू लिन्छु कमेन्ट सकेसम्म र नभ्याएको चाहिँ तपाईँको नाम मात्रै भए पनि लिन्छु त्योभन्दा अगाडि बोल्दा बोल्दै अलिकति थाकेको जस्तो लाग्यो थोरै गीत बजाउँ त्यो बेरमा म पनि आराम गरिसक्छु अनि आउनेछु रेडियो सर्भर सुन्दै गर्नुहोला सुन्दर साङ्गीतिक आवाज तपाईँको लागि राखेँ र हामी कार्यक्रमको अन्तिममा छौँ समय त अघि नै सकेको हो तर पनि तपाईँको कमेन्ट र एसएमएसहरू नसकेको कारणले गर्दाखेरि म बसिरहेको छु तपाईँका सन्देशहरू सकेसम्म किन छुट्याउने भनेर तपाईँका सन्देशहरू पढ्ने कोसिस गरिरहेको छु अब कमेन्ट चाहिँ नगर्नु होला साथी अब जति छ त्यति मात्रै पढ्छु म यतिखेर कमेन्ट गर्नुभएको छ अस्मी केसीजीले आँखाभित्र आँसु छ आँसुभित्र वेदना छातीभित्र मुटु छ मुटुभित्र सम्झना तपाईँलाई पनि यस्तै हुन्छ चन्द्रदा भन्न आछ छ <laughs> नहुने कुरै छैन <laughs> तपाईँलाई जस्तो मलाई पनि त्यस्तै हुन्छ अस्मीजी थ्याङ्क सो मच माया गर्ने सबैलाई यस्तै हुन्छ अवश्य भने मलाई पनि त्यस्तै लाग्छ <laughs> सुनिरहनु भएको होला किनिदाउनु भयो निधाउनु भएको छैन होला सायद थ्याङ्क सो मच तपाईँको यो कमेन्टको लागि अर्को कमेन्ट गर्नुभएको छ पूजा गोलेजीले उहाँले लेख्नु भएको छ दाई सन्चै खान भयो त के छ खबर अनि एउटा कुरा माया किन लाग्छ दाई किन के दाई आज मेरो मुटु मेरो माया यस यसलाई धेरै माया उसलाई अह सुनाइदिनु हुनु सुन्दै हुनुहुन्छ भने आई लभ यु यस भन्छु ल दाई अनि युले नै भनिदिनु है त भन्नुभएको छ अवश्य पनि यसजी पूजाजीले धेरै माया गर्नुहुन्छ तपाईँलाई सम्झिरहनु भएको छ मैले भने है त धेरै माया है यस अह उहाँले अलि सर्टकटमा लेख्नु भएको रहेछ सर्टकटमा लेख्नु भएको भने मैले अलिअलि बुझिनँ उनको त्यो तस्बिर उहाँले के लेख्नुभयो म अलिक कन्फ्युज भएँ उनको त्यो तस्बिर छुनछाम गरी घरिघरि उनकै यादमा पागल हुन्छु घरिघरि घरिघरि लेख्नुभएको छ उहाँले सायद त्यही भएर घरिघरि लभ यु यस and my all friend Sabina प्यारी बसन्ती माया सनिरा त्यसै गरी सविता बबिता कल्पनालाई धेरै miss you and Yunisa Thing Romeo and all फ्रेन्डलाई मेरो मुटु यसलाई नि है अनि सन्देश थिङलाई नि मिस यु है त इट्स मि अह हटिया नौबाट पूजा छ थ्याङ्क सो मच तपाईँको यो कमेन्टको लागि साथीहरूले एसएमएस गरिरहनु भएको रहेछ माफ गर्नु होला है तपाईँको एसएमएस अब पढ्न पाउँदिनँ <laughs> अर्को एसएमएस कमेन्ट गर्नुभएको छ मनिषा बल्जीले हरेक श्रोताको मनमुटुमा बस्न सफल कार्यक्रम मुठुदेखि मुठुसम्म नमस्कार हजुरलाई भन्नुभएको छ थ्याङ्क सो मच नमस्ते साथै सञ्चालक चन्द्रदा हजुरलाई पनि दर्शन इर्समी मनको दुःखी लजालु मायाको सङ्गम मनको ढुकढुकी भन्नुभएको रहेछ मनको ढुकढुकी लजालु मायाको सङ्गम मनिषा कान्छु मने फ्रम नौलो बस्ती चन्द्रदाई आज मेरो मनमुटुको प्यारो मान्छेलाई मिठो माया स्वरूप मन मनै सम्झन्छु भन्दै भन्दिस्यो है चन्द्रदाई आजलाई भइगयो यति नै बाइब्रो भन्नुभएको छ ल है त मनिषाजीको आफ्नो मान्छे रेडियो सर्भर सुन्दै हुनुहुन्छ अवश्य पनि र तपाईँलाई उहाँले धेरै सम्झनु भएको छ धेरै माया गरिरहनु भएको छ यो सन्देश तपाईँसम्म आइपुगिसकेको होला अवश्य पनि थ्याङ्क यू सो मच तपाईँ कमेन्टको लागि अर्को कमेन्ट गर्नुभएको छ क्रिस्चियन नानु मुक्तान्जीले हाई चन्द्र ब्रो रात्रिकालीन रातको अभिवादन हजुरलाई ब्रो आज मेरो मान्छे एकदमै मिस गरिरहेको छु भन्न चाहन्छु साथै अल फेसबुक फ्रेन्डहरूलाई पनि ओके गुड नाइट ब्रो भन्नुभएको छ थ्याङ्क सो मच तपाईँ कमेन्टको लागि अर्को कमेन्ट गर्नुभएको छ राज थोकर तामाङजीले उही मेरी बसन्तीको लागि मिस एन्ड लभ यु भन्छु भन्नुभएको छ थ्याङ्क सो मच तपाईँ कमेन्ट कमेन्टको लागि अर्को कमेन्ट गर्नुभएको छ अशोक थिङजीले याद पठाउँछ अनि आँसु धर्केर पठाउँछ याद पठाउँछ अनि आँसु धर्केर पठाउँछ सधैँ रुँदै बसेको तकदिर पठाउँछ के भनेर सम्झाउँ खै तिमीलाई मनिषा सधैँ हात काटेको तस्बिर पठाउँछ भन्नुभएको छ मिसी and love you Manisha bye भन्नुभएको छ थ्याङ्क सो मच तपाईँ कमेन्टको लागि अर्को कमेन्ट गर्नुभएको छ टुक्रिएको मन्जेले हेलो दाजु रात्रिकालीन अभिवादन है त मि दुखी मिनाको तर्फबाट अनि के छ नि हजुरको खबर भन्नुभएको छ सन्चै छु खोइ मेरो त के भन्नु आजै अझै ठिक हुन सकेको छैन खोइ के हुने हो थाहा छैन दाजु मेरो सम्पूर्ण साथीहरूलाई मिस अनि दाजु राजथकर तामाङलाई मिस यु दा and get well soon and धेरै चिन्ता नलिनु भन्छु अनि फ्रेन्ड अविरल प्रेमीलाई सरी ल मैले युलाई जस्ट असल साथी मात्र सम्झेको छु प्लिज हजुरले सम्झनु भएको थियो प्रस्ताव स्वीकार्न सक्दिनँ एन एनी टाइम मिस यु भन्छु अविरलजी भन्छु ओके शुभरात्रि बाई मि युको best friend Mina Moktan now आम भन्ज्याङ स्पेसली मिस यु ल दादा जस्ट फर यु भन्नुभएको छ thank so much miss you too तपाईँको यो सन्देशको लागि धेरै धेरै धन्यवाद छ अरू पनि धेरै साथीहरूले कमेन्ट गर्नुभएको छ एसपी अभिषेक गोलेजीले हाई चन्द्रजी के छ खबर ल है सबैलाई मुटुदेखि मुटुसम्म पुग्ने गरी माया पठाउँछु अल फ्रेन्ड्सलाई भनिदिनु है भन्नुभएको छ ल सबै साथीहरू <laughs> अभिषेकजीले मुटुदेखि ठ्याक्कै तपाईँको मुटुसम्म पुग्ने गरी माया पठाउनु भएको छ होला अर्को कमेन्ट गर्नुभएको छ अब के गर्ने साथीहरू के गरौँ तपाईँको नाम मात्रै पढौँ <laughs> रिसाउनुहुन्छ होला फेरि के गर्ने म सकेसम्म सबै पढ्छु जे पर्ला पर्ला एघार बजे बजोस् है सन्देश तामाङ थिङजीले कमेन्ट गर्नुभएको छ हेलो चन्द्रजी मलाई घुमाएँ घुमाएँ पारुनी माया जालैमा भन्नुभएको छ उहाँले अघि नै लेख्नु भएको थियो फेरि लेख्नुभएछ छ अर्को कमेन्ट गर्नुभएको छ मङ्गल कुमार आङदाङबेजीले हेलो दाई रात्रिकालीन दर्शन नमस्ते एन्ड सुपर सेवाहरू तपाईँ लगायत होल एफएम परिवारलाई मेरो तर्फबाट साथीहरूमा के छ खबर भन्नुभएको छ सायद सबैको ठिक होला थ्याङ्क सो मच तपाईँ कमेन्टको लागि अर्को कमेन्ट गर्नुभएको छ युवराज विश्वकर्माजीले specially thanks to radio server unit only on entertaining radio at Makwanpur missing you all radio unit and love the programs love the all programs भन्नुभएको छ थ्याङ्क सो मच तपाईँको यो मिठो कमेन्टको लागि अर्को कमेन्ट गर्नुभएको छ विपना गुङ्बाजीले हेलो एन्ड नमस्ते दादा म विपना गोङबा पदमपोखरीबाट मेरो सन्देश भन्नुपर्दा चाहिँ मेरो प्यारो दि सबिनालाई अनि पूजा गोली दिदीलाई miss you so much and मेरो प्यारो मान्छेलाई लभ यु भन्न चाहन्छु भन्नुभएको छ थ्याङ्क यू सो मच तपाईँ कमेन्टको लागि अर्को कमेन्ट गर्नुभएको छ राम मुक्तानजीले लेख्नु भएको छ हेलो चन्द्र दादा खाना भयो त तपाईँको म राम मुक्तान बस्तीपुरबाट मेरो सन्देश भन्नुपर्दा ओन्ली माई हर्ट मेनुकालाई miss you and love you so much भन्दै ओके बाई गुड नाइट भन्नुभएको छ थ्याङ्क सो मच तपाईँको यो एसएमएसको लागि त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ इसल उहाँको नाम मैले अलिक पढेँ बुझ्ने बुझिनँ आइएसएआइइएन e इजल लेख्नु भएको कि या समथिङ के लेख्नु भएको छ प्रो पनि लेख्नु भएको छ हेलो दादा गुड नाइट मेरो सन्देश यो छ कि <laughs> मेरो दाइ विदेशमा बस्नु भएको छ जसलाई म एकदमै मिस गरिरहेको छु I love you so much भनिदिनु है good night have a sweet dream भन्नुभएको छ थ्याङ्क सो मच तपाईँको यो कमेन्टको लागि त्यसै गरी अर्को कमेन्ट पनि गर्नुभएको छ आकाश श्रेष्ठजीले हेलो दादा म आकाश हेटौँडा पदमपोखरीबाट मेरो सन्देश भन्नुपर्दा मेरो मायालु प्रतिभालाई आई लभ यु भनिदिनु ल <laughs> सो भनिदिनु भएको छ प्रतिभाजी I love you so much भन्नुभएको छ आकाश श्रेष्ठजीले है त तपाईँलाई थ्याङ्क यू सो मच आकाशजी तपाईँ कमेन्टको लागि अर्को कमेन्ट गर्नुभएको छ रमन पोखरेलजीले हेलो हजुर खाना खानुभयो त it's me Raman Pokharel from Pokharbinda Rautahat बटनाउ Hetauda all my family friends and मलाई रमन पोखरेल भनेर चिन्नुहुने सम्पूर्ण साथीहरूलाई मिस यु सम्झिरहेको छु भन्न चाहन्छु okay bye bye good night भन्नुभएको छ थ्याङ्क सो मच तपाईँको कमेन्टको लागि अर्को कमेन्ट गर्नुभएको छ सुरज राईजीले hi hello I am Suraj Rai my विज अस्मित आठ परियालाई फोक्सोभरिको माया भरिको माया आई लभ यु रुन्ची भन्दै हाब स्विट ड्रिम भन्नुभएको छ थ्याङ्क सो मच फोक्सो गरेको माया कति हुन्छ हो नाप्नु पर्ला जस्तो छ अर्को कमेन्ट गर्नुभएको छ श्रृङ्खला राईजीले शुभ पनि सम्पूर्ण साथीहरूमा हुनुहुन्छ थ्याङ्क सो मच तपाईँकै हो कमेन्टको लागि अर्को कमेन्ट गर्नुभएको छ रोमियो अर्जितजीले रोमियो अर्जितजीले दादा यो अँधेरी कालो रातको मिठो माया तपाईँको लागि नमस्ते सन्चै हुनुहुन्छ म हो तपाईँकै आत्मीय साथी सन्तोष नगरकोटी हटियाबाट रेडियो सर्भर प्रेमी अनि आजको मेरो सन्देश भन्नुपर्दा मेरो मनमुटुमा बस्न सफल साथीहरूमा युनिसा अनिसा अनु बबिता सबिना मनिषा पूजा सुबी मिना सुरेश विजय र ए टु जेड अल फ्रेन्डलाई बिर्सेको छैन अनि सम्झिरहेको छु भन्न चाहन्छु अनि यो प्रोग्राममा दुःख सुख साट साटगाट गर्न पाउँदा साटगाट गर्नुहुने अल फ्रेन्डलाई मिस यु भन्दै माई ड्रिम गर्ल एसकेलाई लभ यु भन्दै छुट्टिन्छु दादा bye take care good night and miss you भन्नुभएको छ thank so much miss you too धेरै धेरै धन्यवाद छ तपाईँको कमेन्टको लागि त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ अह प्रिन्सेस म प्रिन्सको भन्नुभएको छ हेलो चन्द्र दाजु सन्चै हिमी बसन्ती घिसिङ आज यो मुटुदेखि मुटुसम्म प्रोग्राम मार्फत तामाङ अह तामाङ राज तामाङ थोकरलाई मिठो सम्झना साथमा अटुट माया भन्दै सबिनालाई पनि भन्नुभएको छ थ्याङ्क सो मच तपाईँको कमेन्टको लागि अझै पनि धेरै कमेन्ट बाँकी रहेछ <laughs> क्रिस्चियन नानु मुक्तानजीको कमेन्ट मैले अघि नै पढिसकेको छु पूर्णिमा तामाङजीले लेख्नु भएको छ हाई दादा मि पूर्णिमा घलान फ्रम हाँडीखोला तिन सुकौराबाट मेरो फ्रेन्डहरू शिक्षा सरिता सङ्गीता अनिसा उमा शर्मिलालाई मिस यु भन्न चाहन्छु एन्ड टुमरोबाट हुन गइरहेको मेरो शिष रसिलालाई एक्जामको बेस्ट अफ लक भन्न चाहन्छु अन्तमा बाई चन्द्र दादा गुड नाइट भन्नुभएको छ थ्याङ्क सो मच तपाईँको कमेन्टको लागि सिस्टरलाई हाम्रो पनि शुभकामना अर्को कमेन्ट गर्नुभएको छ एलिना लामाजीले हाई दादा अधेर अधेरीकालीन रातको मिठो कल्पना एन्ड लासु फ्याफुला म अलिना लामा भैँसेबाट सा साँच्चै अह सन्चै होला नि होइन दादा भन्नुभएको छ सन्चै छु आई होप के गर्नु दादा आफूभन्दा टाढिएर जाने मान्छेको किन आउँछ होला याद माई फ्रेन्ड यस अभिषेक फ्रेन्ड एलिना एलिनाले त बिर्सेको छ है ठिकै छ मैले त फोन गर्न नपाइने बिर्सेको छैन एन्ड Sharmila Sapna Muskan Sandesh Yunisa Thing my Facebook friend all फ्रेन्डलाई बिर्सेको छैन miss you love you okay bye have a sweet dream भन्नुभएको छ थ्याङ्क सो मच तपाईँ कमेन्टको लागि ठ्याक्कै सक्यो साथीहरू तपाईँको कमेन्ट धेरै धेरै धन्यवाद छ तपाईँको यो सन्देशको लागि र आगामी दिन पनि तपाईँको यस्तै मायाको अपेक्षा गर्दै आज सम्पूर्ण साथीहरूलाई धन्यवाद कार्यक्रम सुनेर साथ दिनुहुने सबै साथीलाई पनि धेरै धेरै धन्यवाद भन्दै म तपाईँकै मनभित्रको साथी चन्द्र पनि छुटिन चाहन्छु हवस् त नमस्ते शुभरात्री